Thank you.

साई तिम्रो कालेजीमा levanta भने मायाले मर्ने बट्टा साईले काँडा छर्ने म भने मायाले मर्ने Game. comigo. सधैँ भइस गयो मायालुको बाटो हेर्दा हेर्दै भइस गयो बड्ड मायालुको बाटो हेर्दा हेर्दै भइस गयो माया शीतल छ मुर्जारी अब छोडी कतै जान्न साईको माया मारी अब छोडी कतै जान्न बड्डा साईको माया मारी अब छोडी कतै जान्न Passa